साथैमा तिमी बिना बजुरामा केरी यसपालिको दसैँ तिहारमा आउन पाइन मेरी पियारी जमरा हातैमा जमरा हातैमा परदेशीको पसिना साथैमा तिमी बिना बाजुरामा केरी यसपालिको त आउँछ जमरा समाको जमरा समाको दसैँ तिहार सँगसँगै मनाको तिमी बिना बजुरमा केरी यसपालिको दसैँ र तिहारमा आउन पाइन मेरी समाको जमरा समाको दसैँ तिहार सँगसँगै मनाको तिमी बिना विदेशमा दुःख सुख साटिया दुःख सुख मनमा पीडा भए नि हाँसिया तिमी बिना बाजुमा गरी यसपालिको दसैँ राति हामा आउन पाइन मेरी पियारी दुःख सुख दुःख सुख साथिया मनमा सँगसँगै रमाउने तिमी बिना बचुरामा के रे यसपालिको दसैँ तिहारमा आउन भएन मेरी बिहारी दसैँमा घर आउने दसैँमा घर आउने भागे छैन सँगसँगै रमाउने छैन बाजुरामा क्यारी यसपालिको दसैँ